र सुरुङ्गा गोल्ड कप फुटबलमा चर्च वाइल्ड काठमाडौँ र भुटानी क्लब भिड्दै संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको बुलेटिन सकियो सन्चु र बमलाल बिदा हुन्छौ नमस्कार सबको रेडियो सानी भेरी एफएम एक सय थोप्लो आठ मेगा हर्ज नसुनी मन मान्दै मान्दैन अनि सम्झनाको साथमा आउने कार्यक्रम अनुरोध सङ्गीतको पर्खाइमा बसिरहनुभएका तपाईँ सम्पूर्ण साथीलाई हार्दिक हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ अहिले रेडियो सानो फेरि एफएम एक सय थप्लो आठ र internet online W W W dot radio Sano Pheri dot कमको प्रस्तुति कार्यक्रम अनुरोध सङ्गीत र अनुरोध सङ्गीतको साथमा आएका छौँ प्राविधिक साथी चन्द्रबहादुर कौर अनि म सिजन हजुर आज पनि दिउँसो तिन बजेको थाहा समाचारपछि उपस्थित भएका छौँ र निरन्तर चार बजीसम्म तपाईँकै साथमा रहनेछौँ हामी कार्यक्रम अनुरोध सङ्गीत मार्फत तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ अथवा गीत मार्फत आफ्नो साथीसँगै आफन्तजन प्रियजनलाई सम्झिन चाहनुहुन्छ भने एसएमएस गर्नुहोला अन्ठानब्बे छ छयासी शून्य नौ चार तेइस यो नम्बरमा एसएमएस गर्ने तरिका मोबाइलको एसएमएस बक्समा जानुहोला आफ्नो नाम ठेगानालाई सुन्न चाहेको गीतको बोर्ड लेखेर आफूले सम्झिन चाहेका साथीहरूको नाम लेख्नुहोस् अनि एसएमएस सेन्ड गर्नुहोला हजुर आजको श्रृङ्खलामा पनि हामी कार्यक्रममा मोबाइल एसएमएसहरू मात्रै लिनेछौँ विशेष कारणवश हामीले फेसबुक एसएमएस लिन सकेका छैनौँ त्यसैले तपाईँहरू एसएमएस गर्नुहोला मोबाइलमा अन्ठानब्बे छ छियासी शून्य नौ चार तेइसमा धेरैभन्दा धेरै साथीहरूका एसएमएसहरू प्राप्त भएका छन् हामीलाई माया गरेर धेरै ठाउँबाट साथीहरूले एसएमएस गर्नुभएको छ तपाईँ पनि कार्यक्रममा सहभागी बन्नुहोला तपाईँले एसएमएस गर्नुभयो भने ती एसएमएस हामीसम्म पुग्नेछन् अनि हामी कार्यक्रमबाट भाषण गर्नेछौँ तपाईँ सुनेर साथ दिनुपर्ने हुन्छ हजुर पहिलो चरणका पहिलो एसएमएस र तर्फ म लाग्दैछु यति बेला पहिलो एसएमएस रहेको छ लेख्नुभएको सलापाखा तिनछिनदेखि करिश्मा बोहराको एसएमएस प्राप्त भएको छ यहाँनिर ह्याप्पी दिपावली भन्नुहुन्छ thank you same to you हुनु धनकुमार खड्कागले गर्नुभएको छ राङकोट छ रोल्पाबाट सम्झिनु भएको छ सम्पूर्ण साथीहरूलाई अर्मा साथ काँडाबाट रौमिता खड्काको समेस प्राप्त भएको छ यति बेला भने विजय राहुल छलापाखा दुई भुरुङ्गाबाट सम्झिनु भएको छ मलाई विजय भने चिन्नुहुने साथीहरूलाई धेरै धेरै सम्झना छ भन्नुहुन्छ विजयजीले नवीन एकलराज हमाल हुनुहुन्छ सुर्खेतबाट एसएमएस गर्नुभएको छ बामे सल्यानबाट मनोज राणाको एसएमएस प्राप्त भएको छ के छ खबर हाल सानै सानीभेरी एफएमको भनी लेख्नु भएको छ एकदमै ठिकै छ एफएम परिवारको व्रत भाइ कस्तो हुनुहुन्छ साथीले अर्को साथी हुनुहुन्छ कार्की गाउँ पाँच सिमले खोलादेखि सपना अभागीको एसएमएस प्राप्त भएको छ भने मुरु नौ बारिखादेखि देविका परियार अन्जुलालाई सम्झिनु भएको छ देविकाजीले विशेष गरी दोली दुई देउता खोलादेखि ए हुनुहुन्छ उहाँको नाम रहेको छ दिलबहादुर केसी भन्ने लेख्नुभएको छ दिलबहादुर भन्ने चिन्नुहुने साथीहरूलाई धेरै धेरै सम्झिनु भएको छ दिलबहादुरजीले गाजरी पेपल सल्यानको बस्तीबाट खुम बहादुर बिक एदेखि जेठसम्मका सम्पूर्ण साथीहरूलाई धेरै धेरै सम्झिनु भएको छ भने दुलिनौ हाँसोबाटै गौरी पिएमको पनि एसएमएस प्राप्त भएको छ यहाँनिर कार्यक्रममा सल्यानबाट देव पागल प्रेमीको एसएमएस आएको छ अनुरोध सङ्गीत म नियमित सुन्ने गर्छु र आज मैले एसएमएस गरेको छु भनिदेख्नु भएको छ सिमता सुर्खेतबाट हुनुहुन्छ अमृत बेसी मलाई अमृत बेसी भन्ने चिन्नुहुने साथीहरूलाई धेरै धेरै सम्झेको छु भन्नुहुन्छ अमृतजीले भने करिश्मा शाही जिमाले सल्यानको बस्तीबाट सम्झिनु भएको छ सल्यानको दार्माकोट दुई झ्यारेबाङबाट गीता ओलीले पनि सम्झिनु भएको छ भने रोल्पाको जिनाबाङ पाँचदेखि रमिता कुमारी पुनको एसएमएस प्राप्त भएको छ यहाँनिर सल्यानदेखि टेकराजले एसएमएस गर्नुभएको छ सम्पूर्ण साथीहरूलाई धेरै धेरै सम्झेको छु र दिपा ओलीको पनि मैले शुभकामना शुभकामना दिन चाहेँ भन्ने लेख्नु भएको छ नुवाकोट आठदेखि भीमबहादुर डाँगी हुनुहुन्छ अर्को साथी बामे चाडाडा गाउँ सल्यानदेखि मोती मुस्कान कान्छीको एसएमएस प्राप्त भएको छ अर्को साथीको एसएमएस म यहाँनिर हेर्दैछु यो बसाइमा उहाँले नाम लेख्नु भएको छ साथीको नाम छ सल्यानको दार्माकोट साथ ढाके बाराको बस्तीबाट तिलक आरसी बिन्दासले सम्झिनु भएको रहेछ जगतिपुर छ जाजरकोट धाइराबाट कर्ण बुढाको एसएमएस प्राप्त भएको छ भने काँडादेखि काँडा पास सेराबाङदेखि हुनुहुन्छ उहाँको नाम लेख्नु भएको छैन उहाँले आफ्नो नाम अर्को साथीको समेत सल्यानदेखि तेज बहादुर राणाले पनि सम्झिनु भएको छ भने सुर्खेतबाट प्रतिभा प्रयार विशेष गरी मैले दादालाई सम्झेको छु भन्ने भएको छ टेक बहादुर खत्री रुकुम एक छिवाङबाट समेस गर्नुभएको छ रुकुमकोट आठ खोपी चारबाट जीवन कुमारी बिएमले पनि सम्झिनु भएको छ कार्यक्रममा भने अर्को साथी हुनुहुन्छ जाजाकोट डाँडा गाउँ सातबाट हुनुहुन्छ लाल बहादुर हु म भनी लेख्नु भएको छ लाल बहादुरजीले महत आठ कोर्जादेखि सङ्गम बाबु हो भन्नुहुन्छ सङ्गम भने चिन्नुहुने साथीहरूलाई धेरै धेरै सम्झिनु भएको रहेछ सङ्गमजीले सुर्खेतको रानीबार सारबाट खगेन्द्र खड्गाले पनि सम्झिनु भएको छ कार्यक्रममा भने अर्को साथीको म हेर्छु यति बेला सौर जाजरकोटदेखि प्रदीप राज राणा विशेष गरी यानलाई सम्झेको छु भन्नुहुन्छ प्रदीपजीले खाडा चारकुमबाट विवेक खड्काको एसएमएस प्राप्त भएको छ जाजरकोट गाउँ सातबाटै हुनुहुन्छ उहाँको नाम आएन अर्को साथी दर्शन मोराबाङ चारबाट वीरेन्द्र सुनार हो भनी लेख्नु भएको छ मेरो परिवारको लागि र सानीभरि एफएमलाई मैले धेरै धेरै सम्झेको छु भन्नुहुन्छ सल्यानका गाउँबाट किशोर रोदन मगरको एसएमएस आएको छ यति बेला भने रुकुम नुवाकोट नौदेखि तुलसा ओली मुस्कानले पनि सम्झिनु भएको छ यति बेला झरना चन्द अर्पण विशेष गरी मनको मान्छेको लागि र हजुरको लागि भन्नुहुन्छ सल्यानबाट भने पिपल साथबाट गङ्गानाथ सानुको पनि एसएमएस प्राप्त भएको छ अर्को साथी हुनुहुन्छ हुनुहुन्छ उहाँको नाम शिवराज दोई लोराबाङ सल्यानदेखि महेन्द्र केसीको एसएमएस प्राप्त भएको छ भने अर्को साथीको एसएमएस पनि म यति बेला हेर्दैछु कार्यक्रममा शारदा नगरपालिका दस बडाचोर सल्यानदेखि उमा योगीको एसएमएस प्राप्त भएको छ मलाई उमा योगी अभागी भने चिन्नुहुने साथीहरूलाई धेरै धेरै सम्झेको छु भन्नुहुन्छ उमाजीले जिनाबाङ रोल्पाबाट भावना दागी अन्जानले सम्झिनु भएको छ भने अर्को साथी हुनुहुन्छ सल्यानको भलचोरदेखि पूर्णिमा बस्नेत हो भनी लेख्नु भएको छ पूर्णिमाजीले मूल मूलखोलाचका पनि सल्यानदेखि देवी रसाइलीले पनि सम्झिनु भएको छ भने दुले सात सल्ली चौरदेखि रोशन बाबु पिएमको एसएमएस प्राप्त भएको छ अर्को साथी जाजरकोटको पुन्माबाट विवश थापा हुनुहुन्छ यतिखेर जेठसम्मका सम्पूर्ण भावनात्मक साथीहरूलाई मैले धेरै धेरै सम्झेको छु भन्नुहुन्छ विवर्षीले अनिता रावत हो भन्नुहुन्छ भलचौरको सल्यानबाट सम्झिनु भएको छ भने सेराबाङ डुकुमबाट हुनुहुन्छ पूजना गुरुङ पूजना गुरुङ भने चिन्नुहुने साथीहरूलाई धेरै धेरै सम्झनु भएको रहेछ झाप्रा जाजरकोटदेखि सृजना थापाले सम्झना समर्पण गर्नुभएको छ भने हुनुहुन्छ काँडा सा डालिबाङ रुकुमबाट माया पिएमको पनि एसएमएस प्राप्त भएको छ नवीन बुढा हुनुहुन्छ सल्यानको बस्तीबाट जिमाली सल्यानदेखि लैला ओली बोहराले पनि एसएमएस गर्नुभएको छ भने सीमा जाजरकोटबाट चित्रा खनालको एसएमएस प्राप्त भएको छ यति बेला भने हामी तपाईँका माझमा एउटा गीत राख्दैछौँ त्यसपछि हामी तपाईँका एसएमएसहरू लिएर पुनः उपस्थित हुनेछौँ तिमीबाट टाढा भइमा बाँच्न सक्दिनँ साथी बाँच्न सक्दैन साथी परेलीले आँसु छेकी हाँस्न सक्दैन साथी तिमी बाट टाढा भई बाँच्न सक्दैन साथी परेलीले आँसु कि you. तिमीबाट टाढा भई म बाँच्न सक्दिनँ साथी तिमी परेलीले आँसु छ कि म हाँस्न सक्दिनँ साथी दुर्गा खरेलको आवाजमा सजिएको निकै निकै अनुरूपी सुगम सङ्गीत राख्यौँ हामीले कार्यक्रम अनुरोध सङ्गीतको व्यवसायमा तपाईँले भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने यो हो रेडियो सानी भेरी फिल्म मिक्सी थोप्लाट मेघर्जको साथै internet online W W W dot radio Sano Pheri dot कम मार्फत सँगसारैभरि प्रसारण भइरहेको तपाईँको आफ्नै मनको कार्यक्रम अनुरोध सङ्गीत यति बेला प्रविधिबाट चन्द्रबहादुर कौरको दरिलो साथ मिलेको छ भने आवाजमा सुम सिजन तपाईँहरूका समय शर्मा आवाज दिइरहेकी छु तपाईँ पनि कार्यक्रममा सहभागी बन्न चाहनुहुन्छ भने एसएमएस गर्नुपर्ने हुन्छ अन्ठानब्बे अन्ठानब्बे छ छयासी शून्य नौ चार तेइस यो नम्बरमा म लाग्दैछु कार्यक्रममा फेरि पनि तपाईँका एसएमएसहरूतर्फ नै लेख्नु भएको छ नमस्ते के छ खबर म सल्यान थारमारीबाट हो कृष्ण कृष्णचन्द भनी भएको छ कृष्णजीले सम्पूर्ण साथीहरूलाई दिपावलीको शुभकामना सँगसँगै मिठो सम्झना समर्पण गर्नुभएको छ बामे पोखरा सल्यानदेखि मनोज राणाले एसएमएस गर्नुभएको छ भने अर्को साथी हुनुहुन्छ लभली हरि हो भनी लेख्नुभएको छ भर्सिलको बामेबाट एसएमएस गर्नुभएको छ सल्यान ढाकाडामबाट खगेन्द्र हमाल हुनुहुन्छ खगेन्द्र भने चिन्नुहुने साथीहरूलाई सम्झिनु भएको छ भने बाँफीकोटबाट टिका चन्द सुप्रियाको एसएमएस प्राप्त भएको छ जस्तै लभली ती दिपक एमसी हो भन्नुहुन्छ बामेबाटै एसएमएस गर्नुभएको छ दिपकले पनि त्यस्तै चुनबाङ एक रुकुमबाट मालबहादुर सुनारको एसएमएस विशेष गरी आरलाई सम्झिनु भएको रहेछ दुलिनौ हाँसुबाट प्रेम प्रकाश खनाल मेरा सम्पूर्ण भावनात्मक साथीहरूको लागि भनी लेख्नु भएको छ भने दुलिनौ हाँसुबाटै अनिल खनालको एसएमएस पनि प्राप्त भएको छ यति बेला सल्यानबाट टिका पिएम हुनुहुन्छ त्यस्तै सेलापाखा दुई भुरुङ्गाबाट कृष्ण रावलको पनि एसएमएस प्राप्त भएको छ खेमराज हुनुहुन्छ जादरकोटको मान्छे हाल भने सल्लेबाट एसएमएस गर्नुभएको छ सन्दीप मगर हो बामिर साथी सल्यानबाट भनी भएको छ सन्दीपजीले भने त्यस्तै गराइलाबाट नवीन प्रकाश हम नवीन प्रकाशको एसएमएस प्राप्त भएको छ पाङचा रुकुमबाट विष्णु कौरले पनि सम्झिनु भएको छ भने यो बसाइमा खाराचा रुकुमबाट लोकेन्द्र खड्काको एसएमएस पनि आएको छ सलाबाखा पाँच झिनखोलादेखि आशा पुनको पनि एसएमएस मैले यति बेला उठाएँ नुवाकोट तिने नाली चोरबाट हुनुहुन्छ सन्तोष ओली सन्तोष पनि चिन्नुहुने साथीहरूलाई सबैलाई सम्झिनु भएको छ सेलापाखा दुई भुरुङ्गाबाट करण रावलको एसएमएस प्राप्त भएको छ भने जनक बेसी सिमली सात रुकुमबाट सम्झिनु भएको छ बामेबाट वीरसिंह राणाको एसएमएस आएको छ अर्को साथी हुनुहुन्छ यति बेला उहाँको एसएमएस पनि म उठाउँदैछु सुर्खेत काफलकोट तिनबाट नरेन्द्र डिसीले सम्झिनु भएको छ त्यस्तै सिम्लीबाट लभली राजेश मगरको पनि एसएमएस आएको छ प्वाङ एक छेपखोला रुकुमबाट लाखमाया पुनको एसएमएस प्राप्त भएको छ अर्को साथी पनि हुनुहुन्छ यति बेला म उहाँको नाम हेर्दैछु लेख्नु भएको छ उहाँले आफ्नो नाम लेख्दै हेर्दैछु म यति बेला उहाँले लेख्नु भएको छ साथी सिमले आमडाँडाबाट हेमराज पिसीको सम्झना सबैलाई सम्झना समर्पण गर्नुभएको छ भने जाजरकोटबाटै साथी हुनुहुन्छ अर्को साथी दुर्गा भवानी चन्द दार्माकोट सल्यानबाट हुनुहुन्छ भने कविता रेग्मी सीमा एक जाजरकोटबाट खारा छ खुम्चेरीबाट सरिता ओली र कल्पनाको एसएमएस प्राप्त भएको छ भने टेगराज रसाइली हुनुहुन्छ उहाँले साथीहरूलाई सबैलाई सम्झना समर्पण गर्नुभएको छ दुलितिन घापाघारबाट बालाराम पुन मगरको पनि एसएमएस प्राप्त भएको छ भने बामेपा लेनबाट दिपकले पनि एसएमएस गर्नुभएको रहेछ धन्यवाद दिपकलाई एसएमएसको लागि निर्मला मुस्कान हुनुहुन्छ खारा रुकुमबाट भने टेकबहादुर खत्री चुनबाङ रुकुमबाट सम्झिनु भएको छ सुनिता विके हुनुहुन्छ काँडा साथ डालीबाङबाटै अर्को साथी हुनुहुन्छ भेरी मालिका नगरपालिका पुनमाबाट मनिष चन्दले पनि सम्झिनु भएको छ जाजरकोटबाट सुर्खेत सिम्ताबाट हुनुहुन्छ वर्षा सिंह वर्षा सिंह पनि चिन्नुहुने साथीहरूलाई सबैलाई सम्झिनु भएको रहेछ चोखाबाङ आठ चौरबाट प्रकाश ओली लभली कान्छोको एसएमएस प्राप्त भएको छ विशेष गरी उहाँले जीलाई सम्झिनु भएको छ त्यस्तै जनक मायालु हुनुहुन्छ सल्यानको हर्लेबाट एसएमएस गर्नुभएको छ भने रोल्पाको तालाबाङ छबाट विजय घरती मगरले पनि सम्झना समर्पण गर्नुभएको छ चुनबाङ रुकुमदेखि मन पुनको पनि एसएमएस प्राप्त भएको छ भने यति बेला सुनिल कुमार मगर पोखरा आज रुकुमबाट पनि सम्झना समर्पण गर्नुभएको छ धन्यवाद तपाईँलाई पनि एसएमएसको लागि अर्को साथी हुनुहुन्छ सल्यानबाट दिपेन्द्र बिसीले सम्झिनु भएको छ भने जगतिपुरबाटै सविता आचार्यले पनि सम्झिनु भएको रहेछ यहाँनिर सिमता सुर्खेतबाट उहाँको डबल एसएमएस आएको छ अर्को साथी हुनुहुन्छ चुन आठ चोखाबाङदेखि लोकेन्द्र बिके हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई सम्झिनु भएको छ भने दामो सल्यानको दमाचोरबाट बिन्दु मुस्कानले एसएमएस गर्नुभएको छ सम्पूर्ण साथीहरूलाई सम्झिँदै सल्यानको सुइकोट चल सल्यानको सुइकोटबाट सुनिल बेसीले सम्झिनु भएको छ भने अर्को साथीको एसएमएस पनि म त्यही बेला हेर्दैछु उहाँको नाम रहेको छ भूपेन्द्र ओली पाखापाने दुई मेतेरी रोल्पाबाट सम्झिनु भएको छ अर्को साथी सुर्खेत रानीवासदेखि हुनुहुन्छ भीमराज खड्का मलाई भीमराज खड्का भने चिन्नुहुने साथीहरूलाई सबैलाई सम्झेको छु भने चाहिँ भीमराजजीले दुली आठकोट गाउँदेखि सुनिल कुसारीको एसएमएस प्राप्त भएको छ भने जाजरकोटबाट मन्जु खनालले पनि एसएमएस गर्नुभएको छ अर्को साथी जाजरकोटबाटै रेखा विश्वकर्मा विवशको एसएमएस आएको छ भने सल्यान मूलखोलाबाटै सरिता बिसीले पनि सम्झिनु भएको छ यति बेला हामी राख्दा तपाईँको माझमा मिक्सम खाती र साथीहरूको आवाजमा सजिएको यो मिठो गीत स्वीकार्नुहोस् mưa छोडिस्ने ए दैव मेरो कोमल मुटुको आधीबाट तैँले खाती र देवी घरतीको आवाजमा सजिएको यो निकै नै मिठो गीत राख्यौँ हामीले कार्यक्रमको यो व्यवसायमा हामी यति बेला कार्यक्रम अनुरोध सङ्गीतको व्यवसायमा छौँ हामी आउँछौँ हरेक हप्ताको सातै दिन दिउँसो सभा तिन बजीबाट करिब करिब चार बजीसम्म तपाईँहरूको माझमा रेडियो सानोभेरी एफएम एक सय थुप्रो आठ मेघर्जको साथै online radio Sanobheri dot com मार्फत संसारैभरि हामीलाई सुन्न सक्नुहुन्छ राजा पनि आएका छौँ प्रविधिमा रहे प्रविधिमा साथ रहेको छ चन्द्रबहादुर कौरको तपाईँका समेश्वरमा आवाज दिइरहेका छौँ र तपाईँले रोज्नुभएका निकै नै मिठा मिठा गीत सङ्गीतहरू पनि हामीले त बजाइरहेका छौँ तपाईँ पनि कार्यक्रममा सहभागी बन्न चाहनुहुन्छ भने एसएमएस गर्नुहोला अन्ठानब्बे छ छियासी शून्य नौ चार तेइस यो नम्बरमा लाग्दैछु म कार्यक्रममा तपाईँका एसएमएसहरूतर्फ फेरि पनि लेख्नु भएको छ नमस्ते म मुरु साथ मेल पोखरी रुकुमबाट हो लाल बहादुर ओली भनी भएको छ लाल बहादुरजीले जाजरकोटबाट रामबहादुर थापाले सम्झिनु भएको छ अर्को साथी हुनुहुन्छ सल्यानको मूलखोलाबाट गोविन्द बेसी अर्को साथी यति बेला फुलमायाबाट हो म दुली आठ रुकुमदेखि भन्नुभएको छ यसो एसएमएसबाटै मेरो आफन्तीजनहरूमा र उही प्रदेश दिनेश पुनलाई मैले धेरै धेरै सम्झेको छु भनी लेख्नु भएको छ फुल मायाले कल्याण सुइकोटबाट लेख्नुभएको छ उर्मिला अभागीको पनि एसएमएस प्राप्त भएको छ भने अर्को साथी हुनुहुन्छ यति बेला म उहाँको नाम हेर्दैछु दुलीबाट कामना पुन मगर हो विशेष गरी त मेरो मनको मान्छेलाई धेरै धेरै सम्झेको छु र सानै भेरी एफएमलाई पनि मैले धेरै धेरै सम्झना समर्पण गर्न चाहन्छु भन्नुहुन्छ रोल्पाको भाबाङबाट दिपेन्द्र जिएमको एसएमएस प्राप्त भएको छ भने सल्यान श्रीकोटबाट उहाँको चाहिँ डबल एसएमएस प्रतिमकाना पाँच खागलको बस्तीबाट रिता महत्राले पनि सम्झिनु भएको छ कार्यक्रमको व्यवसायमा भने दसेरा जाजरकोटदेखि धनराज थापा विशेष गरी यानलाई सम्झिनु भएको छ धनराजजीले अर्को साथी खारा छखुमचेरीबाट रामचन्द्र केसीले पनि सम्झिनु भएको छ भने बामे एक सल्लेनबाट दिपेश सागरको एसएमएस प्राप्त भएको छ अर्को कृष्णचन्द हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई सम्झिनु भएको छ कृष्णजीले पनि अनिल थापा भल्चोर छ नाउला सल्लेनबाट विशेष गरी के को लागि भनी लेख्नु भएको छ पिपल साथ पिपल आर्ट रुकुमबाट टिकाराम पौडेलको समेस प्राप्त भएको छ भने झुलादेखि गोपाल देवकोटाले पनि सम्झिनु भएको छ सम्पूर्ण साथी आफन्तीजनलाई दुलिनो हाँसोदेखि प्रेम प्रकाश खनालको डबल एसएमएस आएको छ अर्को साथी सुर्खेतको खानी खोलाबाट दिपेन्द्र बुढा हुनुहुन्छ यदेखि जेठसम्मका सम्पूर्ण साथीहरूलाई सम्झिनु भएको छ कुबेरले एसएमएस गर्नुभएको छ दिपावलीको शुभकामना सँगसँगै साथीहरूलाई सम्झिनु भएको छ भने काली कमला सल्यानको मालनेटाबाट एसएमएस गर्नुभएको छ काली कमलाजीले त्यस्तै लोकेन्द्र बोहरा लाह छ जाजरकोटबाट हुनुहुन्छ खाराबाट हिरा बिएमको एसएमएस आएको छ भने सुर्खेतको सिम्ता बजेटी चोरदेखि प्रेम प्रत्येक सोनीले पनि सम्झिनु भएको छ सम्पूर्ण साथीहरूलाई अनिलको पनि डबल एसएमएस आएको छ भने बामे बडा पोखरा सल्यानदेखि थुमान राणाले सम्झना समर्पण गर्नुभएको छ धन्यवाद थुमानलाई पनि एसएमएसको लागि आगामी दिनमा पनि एसएमएस गर्नुहोला र मूलखुला सात कफलिनीदेखि धनराज आरसी हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई एकदमै सम्झिनु भएको छ उहाँले सल्यान बडागाउँ दुईबाट गोल कपुरदेखि रे मन्त चिन्तन बिकको एसएमएस आएको छ रुकुम खेतमा पाँच रुकुमको घेत घेतमा पाँच रुकुमबाट निर्माण राज्य विश्वकर्माले सम्झिनु भएको छ भने बामे सल्यानदेखि विक्रम बिकको पनि एसएमएस प्राप्त भएको छ रोल्पाको राङकोट छबाट सुभाष ओलीले पनि सम्झिनु भएको छ भने दुलिनौ हाँसोबाट कमल बस्नेतको समेस प्राप्त भएको छ यति बेला दुली आटेकोट गाउँबाट कविता कुसारीले पनि सम्झिनु भएको छ सम्पूर्ण साथीहरूलाई भने अर्को समेस म यति बेला हेर्छु ममता असफल काँडा छ डालीबाङबाट हुनुहुन्छ सल्यान बामे साथ सल्यानदेखि गणेश राणाले पनि एसएमएस गर्नुभएको छ भने अर्को साथीको एसएमएस रहेको छ सेलापाखा दुई सेलापाखा दुई भुरुङ्गादेखि शङ्ख म यदेखि जेठसम्मका सम्पूर्ण साथीहरूलाई मैले धेरै धेरै सम्झेको छु भनी लेख्नु भएको छ अर्को साथी हुनुहुन्छ यति बेला उहाँको एसएमएसमा हेर्दैछु बामे बामीको बस्तीबाट बिरसिंह राणा हो भनी लेख्नु भएको छ बिरसिंहजीले भने जगदीपुर जाजरकोटबाटै सविता आचार्यको पनि एसएमएस प्राप्त भएको छ जस्तै अर्को साथीले एसएमएस गर्नुभएको छ कार्यक्रममा यति बेला सल्यानको दार्माकोटदेखि जनम छेत्रीको एसएमएस आएको छ झरना कान्छी हो सल्यानको ढाका नामबाट विशेष गरी मैले जेलाई जीलाई सम्झेको छु भनी लेख्नु भएको छ सुरेश शाह हुनुहुन्छ कालागाउँ सल्यानबाट एसएमएस गर्नुभएको छ सुरेशजीले भने युपी मगर सल्यानदेखि एसएमएस गर्नुभएको छ युपीले पनि त्यस्तै पोखरा जाजरकोटको पोखरादेखि विष्णु परियारको एसएमएस प्राप्त भएको छ यति बेला अर्को साथी हुनुहुन्छ म बिरु शिवाकोटी हो पोखरा नौ अम्ला चौरकुमबाट भने लेख्नु भएको छ बिरुजीले सम्पूर्ण साथी आफन्तजनलाई सम्झिनु भएको छ साग साथ माथि गाउँबाट बिमला बुढाको पनि एसएमएस प्राप्त भएको छ भने सलापाखा चिसा पानीदेखि जस्मिन जिसीको वसमेस पनि आएको छ कार्यक्रममा भीमबहादुर हो भन्नुहुन्छ कोटबाट एसएमएस गर्नुभएको छ भीमबहादुरजीले अर्को साथी हुनुहुन्छ मुरु साथबाट लक्ष्मी ओलीले एसएमएस गर्नुभएको छ भने रमेश बिके हो म भल्चोर नौ सल्लेनबाट भन्ने भएको छ रमेशजीले भेरी मालिका नगरपालिका जाजरकोटदेखि मिना केसीको एसएमएस प्राप्त भएको छ अर्को साथी झुलाबाट गोविन्द देवकोटाले तिहारको शुभकामना सँगसँगै मिठो सम्झना समर्पण गर्नुभएको छ सम्पूर्ण साथीहरूमा पुष्पा योगी सल्यानबाटै सम्झिनु भएको छ भने मिथुन बुढाथोकी हुनुहुन्छ सल्यानको भलचोर छ मसिनाबाट एसएमएस गर्नुभएको छ सल्यान भल्चोरदेखि उमेश बाबु मल्लले पनि सम्झिनु भएको छ भने अर्को साथी हुनुहुन्छ सल्यानबाटै बिमला परियार हो म भनी भएको छ बिमलाजीले मूलखोला काफल काफलपानी सल्यानदेखि बिमला पुनको एसएमएस प्राप्त भएको छ अर्को साथी अनिल थापा हो भल्चोर छ सल्यानबाट भनी लेख्नु भएको छ अनिलजीले त्यस्तै गरेर अर्को साथी अमलाचोरबाट एलिसा केसी हुनुहुन्छ रुकुमको अमलाचोरबाट सम्झिनु भएको छ ज्ञान बहादुर डिसी बबाल हो भनी लेख्नु भएको छ नुवाकोटबाट भने अर्को साथी करण करणको लागि भनी लेख्नु भएको छ सेलापाखाबाट विष्णु अभागी हुनुहुन्छ यति बेला भने हामी राख्दैछौँ तपाईँहरूको माझमा निकै नै मिठो गीत रहेको चलचित्र प्रतिबिम्बबाट तिमी छौ र पो हाँसेको छु म तिमी छौ र बाँचेको छु म सोचेको छु म छु तिमी छौ र पो बाँचेको छु म चलचित्र प्रतिबिम्बबाट राख्यौँ हामीले यो गीत तपाईँहरूको माझमा हामी कार्यक्रमको अन्तिम अन्तिम विषयमा आएका छौँ र अन्तिम शरणमा तपाईँहरूका एसएमएसहरू एउटा गीत हामीसँग अझै पनि बाँकी नै छ हामीलाई अन्त्यसम्म सुनेर साथ दिनुहोला अन्तिम चरणको पहिलो एसएमएस म यति बेला उठाउँदैछु नमस्ते म हरिश केसी जाजरकोटको हलचोरबाट सम्झेको छु भनेर लेख्नु भएको छ सम्पूर्ण साथीहरूलाई दिपावलीको शुभकामना सँगसँगै मिठो सम्झना पनि समर्पण गर्नुभएको छ हरिशजीले रेणुका पुरी बाँफीकोटबाट सम्झिनु भएको छ चिसा पानीदेखि कल्पना गिरीको पनि एसएमएस प्राप्त भएको छ त्यस्तै सल्यानको सल्यानबाटै महेन्द्र बाबु बिन्दासले सम्झिनु भएको छ यहाँनिर मूलखोला एक सल्यानदेखि नै रमेश बेसी हुनुहुन्छ अर्को साथीको स्मेश प्रतिनका नातिन खागलदेखि कैलाश बुढाथोकी मिलन कान्छो हुनुहुन्छ भने टिका रेग्मी सीमा एक जाजरकोटबाटै हुनुहुन्छ सल्यानको सिकुट नौदेखि महेश्वर बुढाथोकीको स्मेस प्राप्त भएको छ अर्को साथी दिज्यू दर्शन नमस्ते म सुर्खेत सिमतादेखि हो निरुता सिंह ठकुरी भनिलेख्नु भएको छ निरुदा सिंह ठकुरी भने चिन्नुहुने साथी आफन्ती आफन्तजन सबैलाई मिठो सम्झना समर्पण गर्नुभएको छ भने रुकुम काँडा आठ साकिमदेखि विपिन बुढा मगरको पनि एसएमएस प्राप्त भएको छ मनिता रेग्मी जाजरकोटबाट हुनुहुन्छ सल्यानबाटै भोला पुनको एसएमएस पनि प्राप्त भएको छ भने गराइला एक रुकुमबाट पुष्कर पुन मगरले पनि सम्झिनु भएको छ कार्यक्रमको यो बसाइमा बाबीकोट साथ रिकुमबाट माया दाहालको एसएमएस प्राप्त भएको छ सम्पूर्ण साथी आफन्तजनलाई मिठो सम्झना समर्पण गर्न चाहन्छु भनी लेख्नु भएको छ मायाजीले धेरैभन्दा धेरै एसएमएसहरू अझै पनि बाँकी नै छन् तर पनि हामी कार्यक्रमको बसाइबाट बिदा मागे जानुपर्ने बेला भइसकेको सङ्केत मिलेको छ तपाईँका एसएमएसहरूमा आवाज दिने मन त थियो तर पनि समयले डाँडो काट्दैछ हामी जानुपर्ने हुन्छ आजको यो श्रृङ्खला तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव एवं प्रतिक्रिया छन् भने लेखेर पठाउनुहोला पत्राचार गर्ने हाम्रो ठेगाना रहेको छ कार्यक्रम अनुरोध सङ्गीत रेडियो सानी भेरी एफएम एक सय थुप्रो आठ मेघार्ज मुस्टिकोट नगरपालिका एक खलङ्गा रुकुम हजुर हामीलाई यति बेलासम्म एसएमएस गर्नुभयो तपाईँ सबैलाई धन्यवाद त्यस्तै एसएमएस गर्नुभयो तर पालो आएन तपाईँलाई पनि धन्यवाद भन्छ तपाईँको एसएमएसको पालो भोलि आउनेछ भोलिको श्रृङ्खला पनि सुनेर साथ दिनुहोला यति बेलासम्म हामीलाई अनलाइनमा र फ्रिक्वेन्सीमा सुनेर साथ दिनुहुने तपाईँ सबैलाई धन्यवाद अनि प्रविधिमा साथ दिनुहुने चन्द्रबहादुर कौनलाई पनि विशेष धन्यवाद एवं आभार प्रकट गर्दै भोलि फेरि तपाईँका एसएमएसहरू लिएर कार्यक्रममा भेट्ने वाचा गर्दै आजको यो श्रृङ्खलाबाट तपाईँको माझमा जे जे हुन्छ होस् भन्ने गीत छोड्दै म सिजन पनि बिदा हुन्छु नमस्ते ए माया ए माया